क्षेत्रीय अस्पताल डडेलधुरामा बल्ल चारजना विशेषज्ञ आजदेखि अस्पतालले स्त्री रोग विशेषज्ञ सहितको सेवा दिने एनआइसियु सेवा पनि चाँडै सञ्चालनमा ल्याउने तयारी महाकाली नदीमा पुल नहुँदा बिहाबारीको यात्रा समेत ट्युबबाटै सडक पहुँच नहुँदा दार्जुलाका लेकम क्षेत्रका नागरिकको दैनिकी कष्टकर बैतडीमा प्राथमिक स्वास्थ्य केन्द्र सोह्र वर्षदेखि चिकित्सक विहीन चिकित्सक नहुँदा नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकेनन् र धनगढीमा अत्याधुनिक उपकरणसहितको ल्याब स्थापना दुई करोडको लगानीमा स्थापना भएको रिसर्च सेन्टरले आजदेखि औपचारिक रूपमा सेवा सुरु गर्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु उन्नाइसजना विशेषज्ञको दरबन्दी कोटा रहेको उपक्षत्रीय अस्पताल डडेलधुरामा बल्ल चारजना विशेषज्ञ डाक्टरको पदपूर्ति भएको छ सुदूरपश्चिमका सात पहाडी जिल्लाका नागरिकलाई सेवा दिने उद्देश्यले विक्रमसम्म दुई हजार सत्तरी सालमा स्थापना भएको अस्पतालले पहिलोपटक चारजना विशेषज्ञ पाएको हो अस्पतालमा अहिले हड्डीरोग विशेषज्ञ बालरोग विशेषज्ञ दन्तरोग विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ गरी चारजना विशेषज्ञ सहित अस्पतालले सेवा प्रदान गरिरहेको छ हड्डीरोग विशेषज्ञ डाक्टर शिवराज पनेरू बालरोग विशेषज्ञ डाक्टर अमर लोकनाथ ठाकुर र दन्तरोग विशेषज्ञ डाक्टर पदम नेपालीले विशेषज्ञ सेवा प्रदान गरिरहेको पछति अस्पताल डडेलधुराका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण सिंहले जानकारी दिएका छन् आजदेखि स्त्री रोग विशेषज्ञ डाक्टर नमराज जयसी जोशीका साथ स्त्री रोग विशेषज्ञ सेवा समेत सुरु हुने उनले जानकारी दिएका छन् चारैजना नेपाल सरकारको स्थायी दरबन्दीमा सेवा दिइरहेको उनले बताएका छन् यस्तै बीसजना मेडिकल अधिकृतको दरबन्दी रहेको अस्पतालमा हाल दसजना मेडिकल अधिकृतहरूले सेवा दिइरहेको पनि अध्यक्ष सिंहले जानकारी दिएका छन् यसै गाविस अस्पतालले चाँडै एनआइसियू सेवा समेत शुरू गर्ने भएको छ हाल एनआइसियू सेवाका मेसिनहरू जडान गर्ने काम तीव्र रूपमा भइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ सो सेवा सुरु भएपछि कमतौल भएका बच्चा जन्मिँदा वा निश्चित अवधिभन्दा पहिले नै जन्मिँदा जोखिममा रहने बच्चालाई जोगाउन एनआइसियू सेवा प्रभावकारी मानिन्छ अहिले देखिने विवाहमा अधिकांश डोली घोडा र पछिल्लो समय सडक सवारीमा विवाह सवार गरिन्छ नजिकैको विवाहको लागि पनि स्तरीय गाडी खोज्ने गरिन्छ तर अझै दार्जुलाका यस्ता गाविस छन् जहाँ डोली घोडा गाडीको सेवा सुविधा त कहाँको कुरा नवदुलाहा दुलही ट्युब मार्फत सवार गर्छन् भारतीय सेवासँग जोडिएको लाली खरकडा डाँडाकोट लगायतका गाविसका नागरिकले विवाह गर्दा ट्युबको जोखिम मल्नु परेको छ वर्षौंदेखि रोटी बेटीको सम्बन्ध रहेको कारण अधिकांश भारतमै विवाहबारी जोडिने गरेको लाली एक्का स्थानीय धनसिंह भण्डारले बताएका छन् यहाँका अधिकांशको विवाह वारीपारी अर्थात् नेपाल भारत हुने गरेको छ हाम्रा इष्टमित्र पारी नै छन् भण्डारीले भने वर्षौंदेखि यस्तै जोखिम मोलेर विवाह हुने गरेको छ हिउँदमा महाकाली नदीमा पानी घटेको बेला सजिलै हुन्छ तर वर्षात भयो भने बढी जोखिम छ वारीपारी गर्दा ट्युबमा दुई दुईजना सवार हुने गरेका छन् ट्युबको सहारामा सामान आयात निर्यात हुने पनि गर्दछ नेपालतिर सडक क्षेत्रको पहुँच झैं पुग्न नसक्दा स्थानीयले जोखिम मोलेर ट्युब मार्फत यात्रा गर्नु परेको लाली वडा नम्बर चारका ओडा नागरिक मञ्च संयोजक मंगला जोशीले जानकारी दिएका छन् नेपालतिर सडक कहिले पुग्ने थाहा छैन उनले भने पुल बन्ने हल्ला वर्षौंदेखि चल्दै आएको छ न महाकाली नदीमा पक्की पुल न त सडक पहुँच दैनिक उपभोग्य सामग्री पनि भारतीय क्षेत्र भएर आयात गर्न सजिलो भएको छ नेपालतिरको सडक भर्खर उकु गाविससम्म पुगेको छ लालिका स्थानीयलाई नेपाली सामान खरिद गर्न बैतडीको झुलाघाट पुग्न सजिलो हुने गरेको स्थानीय दुर्गादत्त जोशीले बताएका छन् कलङ्गा पुग्न पुरै दिन लाग्ने अवस्था रहेको उनले बताएका छन् डडेलधुवाको अमरगढी नगरपालिका एक धनडुङ्गा गणेशपुर धार्मिक पर्यटन द्रुत सडक खण्डको शिलान्यास गरिएको छ आठ किलोमिटर मात्रै रहने उक्त द्रुत मार्गको सडक खण्डको हिजो एक औपचारिक कार्यक्रमका बीच सडक खण्ड उपभोक्ता समितिका अध्यक्ष नवराज भण्डारीले शिलान्यास गरेका हुन् शिलान्यास कार्यक्रममा जिल्ला विकास समितिका लेखाधिकृत नवल मल्ल र कृषि विकास बैंक डडेलधुवा शाखाका निमित्त प्रबन्धक नवल मल्लको पनि सहभागिता रहेको थियो संसद विकास कोष र स्थानीय विकास मन्त्रालयबाट गरी कुल चालिस लाखको लागतमा निर्माण हुने उक्त सडक खण्ड सदरमुकामदेखि धार्मिक पर्यटकीय स्थल नारा लाटानारायण मन्दिरसम्म सत्र किलोमिटरको मात्रै दूरी हुनेछ उक्त सत्र किलोमिटरको द्रुत सडक खण्ड धनडुङ्गा झर्ता हुँदै लाटानारायण मन्दिरसम्म पुग्ने जनाइएको छ बैतडीको मिलौलीमा विक्रमसम्म दुई हजार सन्ताउन्न सालमा दुर्गम तल्लो सोराड क्षेत्रका दस भन्दा बढी गाविसका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिएको भए पनि अहिलेसम्म चिकित्सकको दरबन्दी पूर्ति नहुँदा सो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्राप्त गर्ने सेवा सुविधाहरू पाउन सकेका छैनन् स्थानीयवासी केशव सिंह भाडका अनुसार दुई हजार अडसठी सालमा एकजना करारका चिकित्सकले सात महिना प्राथमिक स्वास्थ्य केन्द्र केशरपुरमा सेवा दिएका थिए त्यो बाहेक प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको सोह्र वर्ष बितिसक्दा समेत तल्लो सुराडवासीले चिकित्सकको सेवा पाउन सकेका छैनन् प्राथमिक स्वास्थ्य केन्द्र स्थापना हुँदा धेरै खुसी भए पनि चिकित्सकको पदपूर्ति अहिलेसम्म नहुँदा ज्यादै दुःख लागेको भाटले सुनाए दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकेर छैनन् प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी उपक्षेत्रीय अस्पताल डडेलधुरा पुग्नुपर्ने बाध्यता रहेको एक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताएका छन् प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा दरबन्दी अनुसार चिकित्सक नहुँदा दैनिक रूपमा दस भन्दा बढी बिरामीलाई अन्यत्र रेफर गर्नु परेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक मुकेश दयालले बताएका छन् जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्साको दरबन्दी पदपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको भए पनि कुनै सुनवाई नभएको गुनासो गरेका छन् उनले भने सरकारसँग धेरै पटक अनुरोध गर्दा समेत कुनै सुनवाई भएन सरकारले चालु आर्थिक वर्षको पुसदेखि बैतडीमा स्वास्थ्य बिमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ स्वास्थ्य बिमा गरेका नागरिकका लागि उपचार गर्न केशर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ स्वास्थ्य बिमाको सेवा यही फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ तर मेलौलीमा चिकित्सक नभएका कारण सेवा सञ्चालन गर्न समस्या भएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ दार्चुलाको खार गाविसमा स्थापना भएका होमस्टे प्रचार प्रसार अभावले फस्टाउन सकेका छैनन् गत वर्ष निर्माण गरिएका होमस्टेहरूमा अहिलेसम्म खासै पर्यटक आउन नसकेको होमस्टे सञ्चालकहरूले बताएका छन् जम्मा छवटा होमस्टे स्थापना गरिएकोमा हालसम्म एक दुईवटा होमस्टेमा मात्र आन्तरिक तथा बाह्य पर्यटक पुगेका छन् खार गाविसको दल्लेखमा होमस्टे निर्माण गरिए पनि त्यसको प्रचार प्रसार र सञ्चालकहरूलाई पर्याप्त मात्रामा तालिम दिन नसक्दा फस्टाउन नसकेको अपिनाम्पा संरक्षण क्षेत्र खार उपभोक्ता समितिका उपाध्यक्ष मानसीय मन्यालले बताएका छन् होमस्टे सञ्चालनको लागि अपिनाम्पा संरक्षण क्षेत्रबाट सुरुमा बजेट सहयोग गरिए पनि सहयोग रकम प्रभावकारी रूपमा खर्च नहुँदा व्यवसायहरू समेत निराश भएका छन् होमस्टे सञ्चालनका लागि दिएको रकमको दुरुपयोग भएपछि व्यवसाय पूर्ण रूपमा सफल हुन नसकेको उनीहरूले बताउने गरेका छन् अहिलेसम्म होमस्टे निर्माणको लागि गएको बजेट फरफारक भएको छैन होमस्टे सञ्चालकहरू अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले झैँ अझै क्षमता अभिवृद्धि तथा तालिम नियमित दिनुपर्ने बताउने गरेका छन् धनगढीमा अत्याधुनिक उपकरणसहितको ल्याब स्थापना गरिएको छ दुई करोड रुपैयाँको लागतमा स्थापना भएको भनिएको धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरले आजदेखि औपचारिक रूपमा सेवा सुरु गर्नेछ ल्याबमा अत्याधुनिक उपकरण र प्रविधि मार्फत अन्तर्राष्ट्रिय स्तरको परीक्षण सेवा उपलब्ध रहेको सञ्चालकले बताएका छन् हिजो धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सञ्चालकले सुदूरपश्चिमकै सबैभन्दा गुणस्तरीय र नेपालकै नमुना ल्याब स्थापना गरिएको दावी गरेका छन् ल्याब फार्मेसी र चिकित्सा क्षेत्रमा कार्यरत अनुभवी जनशक्ति मिलेर सञ्चालनमा ल्याइएको ल्याबमा गुणस्तरीय र तुलनात्मक रूपमा न्यून शुल्कमा जाँच गरिने Dhangadhi diagnostic and research centre प्रणालीका अध्यक्ष मुकुन्द जोशीले बताएका छन् उनले सुदूरपश्चिममा हालसम्म धनगढी डायग्नोस्टिक ल्याब जस्तो सुविधा सम्पन्न गुणस्तरीय ल्याब नभएको र यो नेपालकै नमुना ल्याब रहेको दावी गरेका छन् हाल भारतमा काम गर्दै आएका उनले आफू सुदूरपश्चिमकै भएकाले अब यस क्षेत्रमा बसेर सेवा गर्न चाहेको बताएका छन् ल्याबमा अन्तर्राष्ट्रिय स्तरको मापदण्डका आधारमा नमुनाको जाँच गरिने उनले उल्लेख गरेका छन् तुलनात्मक रूपमा सस्तो र छिटो सेवा दिने सञ्चालकले बताएका छन् एक दिन एक हप्ता लाग लाग्ने जाँचहरू एक घण्टामै गरिने सञ्चालकको दावी छ मधुमेह थाइराइड मृगौला कलेजो रक्त अल्पता रक्त क्यान्सर बाथरोग सिकलसेल र स्याल सेमिया सम्बन्धी जाँचहरू उपलब्ध रहेका Dhangadhi diagnostic and research centre प्रणालीका सचिव माधव जोशीले जानकारी दिएका छन् अन्य जाँच सेवाहरू पनि थप्ने लक्ष्य रहेको उनले बताएका छन् आठौं कोरियन भाषा परीक्षाको लागि चैत नौ गतेदेखि अठार गतेसम्म आवेदन दिन सकिने भएको छ दुई हजार चौहत्तर सालको जेठ सत्ताइस र अठाइस गते हुने भाषा परीक्षाको सबै प्रक्रिया र मिति मितिबारे इपिएस शाखाले जानकारी गराएको हो इपिएस र कोरिया शाखाले परीक्षा एकै दिन दुई सिफ्टमा सञ्चालन गर्ने तयारी गरेको छ परीक्षा स्थल र समय भने दुई हजार चौहत्तर सालको जेठ उन्नाइस गते मात्रै तोकिने शाखाले जनाएको छ परीक्षार्थीले आफ्नो नतिजा आफूले प्राप्त गरेको अङ्कसहित हेर्न पाउनेछन् आगामी वर्ष कोरियाले दस हजार दुई सय नेपाली कामदार लैजाने जनाएको छ उत्पादनमूलक क्षेत्रमा चार हजार र कृषि क्षेत्रमा छ हजार दुई सय नेपाली जान पाउनेछन् एक व्यक्तिले एउटा क्षेत्रमा मात्रै आवेदन दिन पाइनेछ जुन क्षेत्रका लागि परीक्षा आवेदन फर्म भरेको हो भाषा परीक्षा उत्तीर्ण भएपछि त्यही क्षेत्रमा मात्र रोजगार आवेदन फर्म भर्न पाइनेछ उत्पादनमूलक क्षेत्रमा फर्म भर्नेले तीन उपक्षेत्र र कृषितर्फ दुई उपक्षेत्र छनौट गर्नुपर्नेछ यस वर्षदेखि अनलाइनबाटै फारम भर्नुपर्नेछ अब सड़क तथा सवारीसँग सम्बन्धी सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित तीनवटा घटना तथा